नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको एउटा नवीनतम श्रृङ्खला लिएर आज पनि उपस्थित भइसकेका छौँ प्राविधिक मित्र रिजनसँगै तपाईँकै लोकभाकाको सहयात्री म दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot N P login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम लोकझङ्कारको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्दछौँ बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्म उपस्थित हुन्छौँ कार्यक्रम लोकझङ्कारको व्यवसायमा हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ गर्दछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ र आजको यो बसाइमा पनि मिठा मिठा लोकदोहोरीको साथमा उपस्थित भइसकेका छौँ र आजको यो बसाइमा भने तिज लोकदोरी भाकाले कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौँ कार्यक्रमको सुरुवातमा एउटा मिठो लोकदोरी भाका राख्न चाहन्छु राजु र देवीको कहानी राजु ढकाल अनि देवी घरती मगरको सुमधुर आवाजमा रहेको यो भाका अवक्रममा तपाईँको लागि काठमाडौँमा पसे सुख दुःख एउटा कोठा भाडा गरी बसे बल्ल बल्ल गोरी साझमा गाउने जागिर पाए पहिलो भेटमै के भो के भो देवी मन पराए तिम्रै हुन यो धरतीमा पाइला टेकेको हे तिम्रै हुन यो धरतीमा पाइला टेकेको रहेछ मेरो भाग्यमा गाईका लेखेको रहेछ मेरो भाग्यमा गाइका लेखेको रहेछ मेरो भाग्यमा गाइका लेखेको रहेछ मेरो भाग्यमा गाइका लेखेको बस्ने डेरातिर धाउँथे त्यसपछि त दिन दिनै भयो देख्नै पर्ने मन मनै रहर जाग्यो उनकै सिउँदो भर्ने तिम्रै हुन यो धरतीमा पहिला टेकेको रहेछ मेरो भाग्यमा गाईका लेखेको रहेछ मेरो भाग्यमा गाईका लेखेको रहेछ मेरो भाग्यमा गाईका लेखेको रहेछ मेरो भाग्यमा गाईका लेखेको रहेछ मेरो भाग्यमा गायिका लेखेको निकै नै रमाइलो तिज भएका थियो कार्यक्रममा राखिसकेका छौँ देवी घरतिर महाराज ढकालको सुमधुर आवाजमा रहेकै भाका कार्यक्रम लोकसङ्कारकी बसाइ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ W W W dot radio Arpan dot com dot N P login गरेर कार्यक्रम लोकझङ्कारको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्दछौँ बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्म उपस्थित हुन्छौँ कार्यक्रम लोकझङ्कारको आजको व्यवसायमा भने भर्खरै बजारमा आएका लोकदोरी भाग भएकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस हामी गरिराखेका छौँ ढिला नगरिकन यो क्रमलाई फेरि पनि अगाडि बढाउन चाहन्छु मगर भाषामा नमस्तेलाई झोरले खुमन अधिकारी अनि कला पङ्गिनीको सुमधुर आवाजमा रहेको लोकद लोकदोरी भाका अब क्रममा तपाईँको लागि music, गीत बजारमा आएको खुमनले र कालाले कति मिठो गाएको बिर्साना म्युजिकबाट गीत बजारमा आएको खुमनले र कालाले कति मिठो गाएको मगर भाषामा नमस्तेलाई झर्ने ए त से से से भाइ नाचेर लाउन यो सुरिलो लाको स्वरले म त से से से भाइ नाचेर लाउन यो सुरिलो कालाको सरले यो सुरिलो कालाको सरले यो सुरिलो कालाको सरले बनाउने भैयाकै पाराले सेन्जामा झन्झडी नै आऊ भन्दैछन् साराले यसपालि तिज मनाउने भाइयो अर्कै पाराले स्याङ्जामा झन्झडी नै आऊ भन्दैछन् साराले मगर भाषामा नमस्ते नमस्तेलाई झरले ए म त से से से भाइ नाचेर लाउन यो सुरिलो कलाको सुरले ए से से से भाइ नाचेर लाउला यो सुरिलो कलाको सुरले यो सुरिलो सुरले यो गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 Bike of the Year Award प्राप्त अपाची आरटीआर 160 सीसी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 कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot H M K Chitwan dot com किन हो मामा हेरेको हेरै हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रङरोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फाइटर इनाद करिम्या मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम लोक झङ्कार यो छोटो व्यवसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम लोकसङ्कारको व्यवसायमा कार्यक्रम लोकसङ्कारको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot N P login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ कार्यक्रम लोकझङ्कारको व्यवसायमा भने मिठा मिठा लोकदोरी भाकालाई आज पस्किराखेका छौँ विशेष गरी हाम्रो समाजमा तिजले पनि छोएको छ तिज लोकदोरी भाकालाई कार्यक्रममा पस्किराखेका छौँ ढिला नगरिकन एक क्रमलाई फेरि पनि अगाडि बढाउन चाहन्छु रामजी खान अनि कृष्ण गुरुङको सुमधुर आवाजमा सजिएको तिज भाका माया गर्ने मान्छेलाई रिसाउँदाखेरि के के भने भने पर्खाइमा उनी सिन्दुरको पर्खाइमा उनी बाचा छ सँगै बिताउने जुनी जय जय जय बाबा बम बम भोले जय जय जय बाबा ए बम बम भोले माया गर्ने मान्छेलाई रिसाको बेला के बोले बोले ए माया गर्ने मान्छेलाई रिसाको बेला के के बोले बोले कहिले काली भने कहिले जाली भने कहिले फुची भने कहिले छुची भने ए महादेव ए महादेव मासैका मिसाएपछि आँखै देख्दिन रिसाएपछि जय जय जय बाबा बम बम भोले जय जय जय बाबा ए बम बम भोले माया गर्ने मान्छेलाई रिसाको बेला के के बोले बोले ए माया यो मान्छेलाई रिसाको बेला के के बोले बोले कहिले काली भने कहिले जाली भने कहिले फुची भने कहिले छुची भने ए महादेव ए महादेव माया गर्ने मान्छेलाई रिसाको बेला के के बोले बोले ए माया गर्ने मान्छेलाई रिसाको बेला के के बोले बोले ओ माया गर्ने मान्छेलाई रिसाउँदाखेरि के के बोले बोले निकै नै रमाइलो तिज भएको थियो रामजी खाँड अनि कृष्ण गुरुङको सुमधुर आवाजलाई हामीले पृष्ठभूमिमा राखिसकेका छौँ विशेष गरी आजको लोकझङ्कारको बसाइमा भने तिज भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा तिज भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस हामी गरिराखेका छौँ र कार्यक्रम लोकसङ्कारको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्दछौँ बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजीसम्म उपस्थित हुन्छौँ र आजको व्यवसायमा पनि उपस्थित भएर मिठा मिठा लोकदोरी भाकालाई कार्यक्रममा पस्किराखेका छौँ र हामी कार्यक्रमको अन्त्यन्ततिर पनि आइपुगेका छौँ दिनसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot N P login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझुङ्कारको व्यवसायलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक मित्रका लागि रिजनजीप्रति विशेष विशेष आभार प्रकट भन्दै तपाईँकै लोकभाकाको सहयात्री म मगर पनि साइकल किन्न जाउँ पशुपति शर्मा र जानकी तारमी मगरको सुमधुर आवाजलाई पृष्ठभूमिमा अगाडि बढाउँदै आजको कार्यक्रम लोकझङ्कारको व्यवसायबाट उजुल पर्छु नमस्कार सबै भाइ